आगो ताप्नु मुडाको आगो ताप्नु मुडाको कुरो सुन्नु बुढाको हाम्रा बाजेले भनेको कि त गरे खानु कि त मरि जानु कि त बिहे गर्नु कि त काशी जानु बाउ पनि हुन सकिन नि नारायण राम्रो छोरो बन्न सकिन बाउले बिहे गर्दैनन् फोर पनि दिन्छु बाख्राको फोर पनि ठकठकी जाडो भो हिउँ पर्यो ठकठकी जाडो भो एक्लो जीवन आफैलाई गाडो भो गाडो भो पानी है पर्यो गाडी करायो सित मक्क परी मस्की मस्की हिने मेरो रहर कता हरायो बाउले बिहे गर्दैनन् पोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि घरे लिखे पनि विदेशतिर गयो मात्ला घरे खुइलेले पनि घोरले छोरो पायो आमा मेरी सधैँभरि पूजा पाठमै व्यस्त मामा माइजू काका काकी आफ्नै धुनमा मस्त पानी है पर्यो सलघारी करायो बुटी है सित मख परी मस्की मस्की हिँड्ने मेरो रहर कता हरायो जानु सबै केटी राम्रा हुँदैनन् नि नारायण राम्रा जति हाम्रा हुँदैनन् बाउले बिहे गर्दैनन् कोर पनि भत्काइदिन्छु सुँगुरको कोर पनि